मैले रोएर बिदा मागे पनि तिमी हाँसेर बिदा दिनु बिदा दिनु मैले तिमीलाई भुल्न नसके

सपना सम्झी बिर्सिदिनु काँडा चाहिँ मेरो यादले बुझ्ने छैन तिमीलाई तिमी फुल भई फुलिदिनु मेरो आवाज कतै गुन्जियो भने नसुने झै तिमी गरिदिनु मैले तिमीलाई भुल्न नसके पनि बिन्ती तिमी मलाई भुलिदिनु भुलिदिनु मैले रो टुली अब तिमी मनदेखि नै मलाई भुलाउनु मैले देखि बोलाए भने नचिने झै तिमी गरिदिनु गरिदिनु सके पनि बिन्ती तिमी